जानकारी दिनुभयो त्यस्तै जैमिनी नगरपालिकामा अडचालिस वर्षीय एकजना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ यसैबीच पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा काठीको लगाउ पालिका वडा नम्बर आठका बाहन्न वर्षीय एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन घिमिरेले जानकारी दिनुभयो संक्रमितहरू मध्ये जैमिनीका अडचालिस वर्षीय एकजना पुरुष नगरपालिकाका कर्मचारी कलकुट नगरपालिका वडा नम्बर एघारका छत्तिस वर्षीय महिला र पचास वर्षीय पुरुष स्वास्थ्य कर्मी रहेको फोकल पर्सन घिमिरेले बताउनुभयो काठीकोलाका संक्रमित पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो यससँगै बाग्लुङमा कोरोना संक्रमितको संख्या आठ सय एकासी पुगेको छ त्यसमध्ये सात सय जना निको भएका छन् भने आठजनाको मृत्यु भएको छ अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या बयासी रहेको छ भगवत सर्वजित हरियाली उद्यान तथा अध्ययन केन्द्रको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ अध्ययन केन्द्रको शिलान्यास गर्दै प्रदेश सांसद चन्द्रबहादुर बुढा सागरले गण्डकी प्रदेशको नित्यता कार्यक्रमबाट यस उद्घाटन तथा उद्यान तथा अध्ययन केन्द्रको लागि बार शीर्षक अनुसारको बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा गण्डकी प्रदेश सदस्य तथा जिल्ला सचिव ज्ञाननाथ गैरे अनिल गलकुट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विक सम्पूर्ण राजनीतिक दलको प्रतिनिधित्व गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य खडक विक जिल्ला समन्वय समितिका सदस्य रूपा विक गलकुट नगरपालिका वार्ड नम्बर दुईका कार्यवाहक अध्यक्ष घनश्याम कुँवर संरक्षित समितिका संयोजक ओमबहादुर विक व्यवस्थापन संयोजक वीरबहादुर नेपाली लगायतले शुभकामना शुभकामना मन्तव्य राख्नुभएको थियो कार्यक्रमको अवसरमा प्रदेश सांसद चन्द्रबहादुर बुढा सागर र स्रोत व्यवस्थापन समितिका संयोजक वीरबहादुर नेपालीलाई मायाको चिन्ह वितरण गरी सम्मान गरिएको थियो कार्यक्रम भगवत सर्वजित हरियाली उद्यान तथा अध्ययन केन्द्रका अध्यक्ष सञ्जय नेपालीको अध्यक्षता समितिका वरिष्ठ उपाध्यक्ष ललित मरासिनीको स्वागत तथा सचिव प्रेम विज्ञको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेइसौँ वार्षिक साधारण सभाको तेस्रो दिन सम्पन्न भएको छ कोरोना भाइरस कोभिड उन्नाइसले लक्षित गरी ठुलाथर मसारा भुजुङ्गी र ताराखोला गाउँपालिकाले पाएक पर्ने गरी सङ्गम युवा क्लब गलकुट नगरपालिका वडा नम्बर छको खेल मैदानमा साधारण सभाको तेस्रो दिन सम्पन्न भएको हो सभामा गलकुट बचत तथा रेल सहकारी संस्था लिमिटेडका प्रबन्धक शेतनारायण अर्जेलले वार्षिक कार्ययोजना र आर्थिक प्रतिवेदन तथा सञ्चालक समितिका सदस्य लालबहादुर शेखर खत्रीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो सभामा कर्कुट नगरपालिका वडा नम्बर छका वडा सदस्य भीमबहादुर बेकाले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रम गलकुत बजार तथा रेल सहकारी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 खबरकै सिलसिला काठेकोला गाउँपालिका वार्ड नम्बर सात रेसममा मङ्गलबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकजना घाइते भएका छन् रोकिराखेको रा एक त तेत्तिस त्रिसठी नम्बरको ट्र्याक्टर अचानक दुर्घटना हुँदा सडकमा काम गर्दै गरेका सल्यानको बागचौ नगरपालिका वार्ड नम्बर दुईका उन्नाइस वर्ष एक युवा एक युवा घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सहायक प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो घाइते युवकलाई स्थानीय स्थानीयले उद्धार गरी उपचारको लागि बागलुङ पठाएको प्रहरीले जनाएको छ घाइतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको जानकारी खड्काले जानकारी दिनुभयो बाग्लुङको पलेवामा प्यारा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने उद्देश्य गर्ने गरी पूर्वाधार निर्माण थालिएको छ गण्डकी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले बागलुङको पलेवामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण थालेको हो आज एक कार्यक्रमका बीच बाग्लुङ नगरपालिका वडा नम्बर तेह्र बलेवा स्थित प्याराग्लाइडिङ उडान टेक अफ गर्ने स्थान पहरेमा गण्डकी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पूर्वाधार निर्माण निर्माणको शिलान्यास गर्नुभएको छ शिलान्यासपछि बोल्दै मन्त्री लम्सालले प्याराग्लाइडिङ पर्यटकको महत्वपूर्ण आधार भएको बताउनुभयो मन्त्री लम्सालले बागलुङ धार्मिक तथा सांस्कृतिक रूपमा धनी भएको र अब साहसिक पर्यटनसँग जोडिँदै गएको बताउनुभयो उहाँले गण्डकी प्रदेशले घोषणा गरेका एक सय दस पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माणमा आफू लागेको बताउनुभयो बागलुङ नगरपालिका वडा नम्बर तेह्र बलुवा स्थित प्याराग्लाइडिङ उडान टेक अफ गर्ने र सोही उडाको बहरेमा अब अवतरण ल्यान्ड गर्ने गरी दुई पटकसम्म प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो हावाको बेग मिल्ने र दृश्य अवलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु बिस लाख विनियोजन गरेर पूर्वाधार निर्माण थालेको बलिया पारा प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष पदमबहादुर गिरीले जानकारी दिनुभयो संरचना दुई महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कार्य समेत अगाडि बढाइने बागलुङ नगरपालिका वडा नम्बर तेह्रका वडा अध्यक्ष नारायण शर्मा शर्मा पौडेलले जानकारी दिनुभयो प्याराग्लाइडिङ उडान गर्ने स्थान एक हजार आठ सय चौन्न फिट मिटरको उचाइमा रहेको छ मिसिलेनियसका कार्यक्रममा संविधान सभा सदस्य शर्मा प्रकाश शर्मा पौडेल प्रदेश सांसद कृष्ण थापा सावित्री राणा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल लगायतले बागलुङ पर्यटन क्षेत्रका लागि आफूले पहल गरिरहेको बताएका थिए मन्त्री लम्साले बागलुङ नगरपालिका वडा नम्बर दस भकुण्ड स्थित अतिथि सत्कार घरवासले निर्माण थालेको पार्कको समेत आज बिहान शिलान्यास गर्नुभएको छ समाजमा हुने खाने महिला दिदीबहिनीले समाजमा हुँदा खाने वर्गका बालबालिकालाई केन्द्रित गरी ल्याएको खुट्टामा जुत्ता कार्यक्रम यति बेला प्रभावकारी बन्दै गइरहेको छ विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड उन्नाइसका कारण बन्द भएको विद्यालय लकडाउन खुलेको भएसँगै विद्यालय सञ्चालनमा आएपछि नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने बालबालिकालाई खुट्टामा जुत्ता कार्यक्रम गरेको बागलुङ नगर बागलुङ समाज कल्याण केन्द्र महिला समूह काठमाडौँका सहसंयोजक विजयराज भण्डारीले बताउनुभयो समाज कल्याण केन्द्रले गुठी सञ्चालन गरेको रकमबाट स्कुले नानीहरूलाई खुट्टामा जुत्ता कार्यक्रम प्रत्येक वर्ष गर्ने गरेकोमा यस वर्ष देउराली सामुदायिक विद्यालयमा अध्ययन गर्ने पच्चिसजना बालबालिकालाई स्कुल ड्रेस र जुत्ता प्रदान गरेको राज भण्डारीले बताउनुभयो विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खुट्टामा जुत्ता कार्यक्रमले नयाँ उत्साह थप्ने यसै सामुदायिक विद्यालयमा पढ्न आउन प्रेरणा मिल्ने विद्यालयका शिक्षक उमाकान्त शर्माले बताउनुभयो काठमाडौँदेखि बागलुङसम्म आएर जुत्ता र पोसाक वितरण गरेर राम्रो काम गरेको विद्यालयका अभिभावक प्रतिमा शर्माले बताउनुभयो बागलुङ सदरमुकाम दुई सालमा स्थापना भएको देउराली प्राथमिक विद्यालयमा कक्षा तिनसम्म अध्यापन हुने गरेको छ विद्यालयमा पच्चिसजना विद्यार्थी दुईजना शिक्षक र एकजना कर्मचारीले सेवा दिइरहेका छन् सरकार र समुदायको लगानी भएको सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गइरहेको निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको बेला सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै सरकार सरकारवाला निकायको भूमिका प्रभावकारी हुनुपर्ने धारणा कार्यक्रममा वक्ताहरूले राखेका थिए कार्यक्रममा विद्या मन्दिर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक जगन्नाथ आचार्य बिजुला पाध्या बिजुला पाध्यायले मन्तव्य राख्नुभएको थियो बागुङ समाज कल्याण केन्द्र महिला काठमाडौँका सहसंयोजक विजयराज भण्डारी विद्यालयका कार्यवाहक अध्यक्ष बुद्धिबहादुर केसीको अध्यक्षता लक्ष्मी आचार्यको स्वागत तथा शिक्षक उमाकान्त शर्माको सञ्चालनमा सम्पन्न भएको थियो Thank you. बागलुङ नगरपालिका नम्बर दसमा रहेको भकुण्डे भ्यू टावरमा सौर्य ऊर्जा जडानको लागि बागलुङ नगरपालिकाले विनियोजन गरेको बजेट कार्यान्वयन गर्न निकै कठिन भइरहेको छ उपभोक्ता समितिमा बसेर काम गर्ने नहु गर्नेहरू नहुँदा योजना कार्यान्वयनमा समस्या भएको हो गाउँमा गए भएका युवा तथा वयस्कहरू कोही शिक्षक कर्मचारी छन् भने के कोही राजनीतिक दलका पदाधिकारी भकुण्डेमै निर्माण गर्नुपर्ने अन्य पूर्वाधारका कामको लागि गठन भएका उपभोक्ता समितिका पदाधिकारी समेत रहेकाले कतै सहभागिता नरहेका मान्छे भेटाउन कठिन छ एउटा उपभोक्ता समितिमा रहेका व्यक्ति अर्को समितिमा बस्न पाइँदैन शिक्षक कर्मचारी र राजनीतिक दलमा आबद्ध पदाधिकारीले पनि उपभोक्ता समितिमा बस्न पाउँदैनन् भकुण्डेमा मात्रै उपभोक्ता समिति मार्फत गर्नुपर्ने पन्डौता योजना विनियोजन विनियोजित छन् भेउटा र बडातालमा सौर्य ऊर्जा जडानका लागि विनियोजित दस लाख रुपियाँ कार्यान्वयनको लागि निकै मेहनतपछि किरण थापाले उपभोक्ता समितिको नेतृत्व गर्ने भएका छन् बागलुङ नगरपालिकाले गाउँमै पुगेर योजना सम्झौता गर्ने भएकाले नगरको टोली आउने बेलासम्म ओडा कार्यालयले बाँकी चौध योजनाका लागि उपभोक्ता समिति बनाउनु पर्नेछ तर गाउँमा उपभोक्ता समितिमा बसेर काम गर्ने कसैको चाहना छैन गाउँमा कतै सहभागी नभएको उपभोक्ता पाउने कठिन छ भएकाले पनि कामको झन्झट भनेर सम्झेर समितिमा बस्न मान्दैनन् उता अध्यक्ष प्रेम थापाले भन्नुभयो हात जोडेर काम गरिदियो भन्नु परेको छ योजना कार्यान्वयन गर्ने कठिन भयो भकुण्डीमा मात्रै होइन यो समस्या जिल्लाका सबै स्थानीय तहमा छ उपभोक्ताका इच्छा शक्तिमा कमी र जनशक्ति गाउँमा कम रहेकाले काम गर्न कठिन भइरहेको बागलुङ नगरपालिका वडा नम्बर एघारका अध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो योजना सम्झौतादेखि पर फरक समूहका झन्झटमा व्यक्तिगत खर्च र समयको बर्बादी सम्झेर कसैले काम गर्न मान्दैनन् गौतमले भन्नुभयो गाउँ विकास समिति हुने बेला हानथाप हुने योजनामा समेत अहिले काम गराउन कठिन छ उपभोक्ता समितिमा बसेर काम गर्दा प्राविधिक ज्ञानको कमीका कारण समितिमा आउने दायित्वले समेत उपभोक्ताहरू तर्सिने गरेको गौतमले सुनाउनुभयो चार घनमिटर ढुङ्गा काट्ने भनेर भएको स्थित उपभोक्ताले नबुझेर तलमाथि हुँदा आउने खर्च आफैले बेहोर्नुपर्छ गौतम गौतमले भन्नुभयो लेखा तथा प्राविधिकका आफ्ना ब्राउन बााउन्ड्री छन् ती सबै कुरा नबुझेका कारण उपभोक्ता तर्सिरहेका छन् जनश्रमदान गर्ने परिपाटीमा कमी आएका कारणले पनि उपभोक्ता समिति मारमा पर्ने गरेका छन् अनिवार्य श्रमदानले समितिकै दायित्वमा घाटा बजेट आउने भएकाले उपभोक्ताहरू तादिने गरेको ओडा नम्बर तिनका तेह्रका अध्यक्ष नारायण पौडेलले बताउनु भयो एक लाख बजेट कार्यान्वयन हुँदा एक लाख पचास हजार लागत स्थमित हुन्छ पौडेलले भन्नुभयो बजेट बाहेक श्रमदान गर्नुपर्ने खर्च उपभोक्ता समितिमा रहेकाहरूको टाउकामा पर्छ त्यसैले कसैले काम गर्दै मान्दैनन् गाउँमा आएको बजेट फिर्ता नपठाउ भने कर गरेपछि मात्रै अहिलेसम्म काम चलेको उहाँले सुनाउनुभयो यातायात खाजा खर्च समेत नपाउने भएकाले व्यक्तिगत खर्चमा योजनाका काम गर्न कोही तयार नहुने गरेको उहाँको भनाइ थियो यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरकामी अन्तमा छु अन्तमा शीर्ष खबर पुनः एकपटक गलकोट नगरपालिकाका आठ सहित बागलुङमा थप दसजनामा कोरोना संक्रमण पुष्टि भगवत सर्वजित हरियाली उद्यान तथा अध्ययन केन्द्रको शिलान्यास गलकुट बजार तथा ऋण सहकारी संस्था लिमिटेडको तेइसौँ वार्षिक साधारण सभाको तेस्रो दिन सम्पन्न काठेकोला गाउँपालिका वडा नम्बर सात र यसमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवा घाइते र मन्त्री लम्सालद्वारा बागलुङको बलेवामा प्याराग्लाइडिङ पूर्वाधारको शिलान्यास बालबालिकालाई खुट्टामा जुत्ता कार्यक्रम अन्तर्गत विद्यालयका पच्चिस विद्यार्थीलाई स्कुल